धारा दुई परिभाषा प्रस्तुत महासन्धिको प्रयोजनको लागि सञ्चार भन्नाले भाषा लिपिको प्रस्तुति ब्रेल स्पर्श सञ्चार ठुलो छापा पहुँचयोग्य बहुमाध्यम लगायत पहुँचयोग्य सूचना र सञ्चार प्रविधिको साथै लेख्य श्रव्य सामान्य भाषा मानववाचक तथा सञ्चारका प्रवर्धनात्मक र वैकल्पिक माध्यम तरिका साधन र ढाँचा समेतलाई जनाउँछ भाषा भन्नाले बोली र साङ्केतिक भाषा तथा अन्य प्रकारका ध्वनिरहित भाषा समेतलाई जनाउँछ अपाङ्गताको आधारमा हुने विभेद भन्नाले अन्य व्यक्तिहरू सरह समान आधारमा राजनैतिक आर्थिक सामाजिक सांस्कृतिक नागरिक वा अन्य क्षेत्रहरूमा सम्पूर्ण मानव अधिकार तथा आधारभूत स्वतन्त्रताहरूको स्वीकार्यता उपभोग वा प्रयोगलाई अवरोध गर्ने वा निस्तेज गर्ने उद्देश्यले वा त्यस्तो प्रभाव भएको अपाङ्गताको आधारमा हुने कुनै पनि विषमता उपेक्षा वा प्रतिबन्ध सम्झनुपर्छ सो शब्दले उपयुक्त अनुकूलताको अस्वीकार लगायतका सबै प्रकारका विभेदहरूलाई समेत जनाउँछ उपयुक्त अनुकूलता भन्नाले अपाङ्गता भएका व्यक्तिहरूलाई अन्य व्यक्तिहरू सरह समान आधारमा सम्पूर्ण मानव अधिकार तथा आधारभूत स्वतन्त्रताहरूको उपभोग वा प्रयोगको सुनिश्चित गर्नका लागि कुनै निश्चित अवस्थामा आवश्यक भएकोमा असमानुपातिक वा अनुचित भार नपारी प्रदान गरिने आवश्यक र उपयुक्त सुधार वा अनुकूलता सम्झनुपर्छ सर्वमान्य संरचना भन्नाले उच्चतम सम्भव हदसम्म विशिष्टीकृत संरचना वा समायोजन बिना सबै मानिसहरूले प्रयोग गर्न सक्ने उत्पादन वातावरण कार्यक्रम र सेवाहरूको संरचना सम्झनुपर्छ सर्वमान्य संरचनाले अपाङ्गता भएका व्यक्तिहरूको निश्चित वर्गको लागि आवश्यक भएको बखत प्रयोग गरिने सहायक उपकरणलाई बाहेक गर्ने छैन